मान्छेमा पाउमा पाउजु हातमा चुरान लाएर शिरमा पाउमा पाउजु हातमा चुरान लाएर नचनाइ छैन मैले तिजका भाका खाएर आयो आयो आयो आयो आयो पाली सैलो मैलो मादल बजाउँदै घिनघि नागिन चक चट चक चक नाच नै नाच त्यो ठानी छैन बजाउँदै पकाउँदै ताली बजाउँदै सजाउँदै भाउजू बजाउँदै दिनको वर्षैदेखिको आयो बज्यो मादल गाउँ दिनको वर्षैदेखिको आयो बज्यो मादल गाउँ खरे नाचालाई सङ्गी साथी पाउजु लगाई पाउ खरे आयो हो आयो आयो आयो आयो गलकोटले साइलो हो माइलो मादल बजाउँदै घिनघिन घिन चट चट चट चट नाच नै नाच गाउँ कि साइदे माइदे बजाउँदै ताली बजाउँदै कमर ताली बजाउँदै बजाउँदै सिर्फ सजाउँदै छम वर्षको तिजमा पनि हाम्रो भेट भएको हो आई सालको तिजमा पनि हाम्रो भेट भएकै हो सालको तिजमा सानो तिमीलाई नजर लाकै हो आयो आयो आयो आयो आयो नकोटे साइलो हो माइलो मादल बजाउँदै घिनघिनाघिन चट चट चट चट नाच नै नाच कि साइने बजाउँदै ताली बजाउँदै कम्मर बजाउँदै ताली बजाउँदै बजाउँदै सजाउँदै लजाउँदै आहाई रातको सारी लड्काएर हेर्छु मलाई लजाउँदै यसपालिको चिजमा सानो तान्छु बाजा बजाउँदै आयो आयो आयो आयो आयो झापाली साइलो माइलो मतल बजाउँदै घिन घिन चट चट चट चट नाच नै नाच तनाउ कि साइले माइले ताली बजाउँदै अमर मर्काउँदै ताली बजाउँदै सजाउँदै भाउजू बजाउँदै सारी शिरमा सेफुल साथी राम्रै सुहाकी तेरो पनि होला सानो मलाई लठाइ बनाकी आयो आयो आयो आयो आयो ललितपुरे साइलो माइलो मातल बजाउँदै घिनघिना घिन चट चट चट चट नाच नै नाच भक्तपुरले साइले ताली बजाउँदै बजाउँदै ताली बजाउँदै सजाउँदै बाउजू बजाउँदै